रोजाइमा लुकफाकाको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लुकफाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो मङ्गलबार व्यवसायमा पनि उपस्थित भइसकेका छौँ र हामी अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघहजमा र तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनुभएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको हामी कार्यक्रम लोक भाका व्यवसाय लिएर साताको दुई दिन उपस्थित हुने गर्छौँ आजको यो मङ्गलबार व्यवसायमा पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट के भन्नुभयो चण्डी भन्ज्याङबाट सुनिता एलिसा एलिसाजी के हामी सबै सन्चै छ अनि तपाईँ सन्चै हुनुहुन्छ अनि खाजा भयो कि नै लिसाजी हाम्रो पनि भइसक्यो भन्नु पर्यो आज कार्यक्रममा आउनु भएको छ कुन भाग रोज्न चाहनुहुन्छ सम्झना सन्देशहरू हुन्छ लिसाजी छुट्टिन्छौँ नमस्कार नमस्ते पार्क Thank you. भरि पार्पाको मान्छे सानी चञ्चाली पानी बल्लको झारपाको मान्छे सानी चञ्चाली पानी बल्लको झारपाको निकै नै मिठो गीतलाई चण्डी भन्ज्याङबाट आउनुहुने एलिसाजीले आफ्नो रोजाइमा पाएर गइसक्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाका सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाका केही व्यवसायमा तपाईँलाई पनि मनपर्ने लोक लोकदोरी भाका रोज्न मन लागेको छ आफ्ना आफन्त इष्टमित्रलाई सुनाउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ नौ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ र आफ्ना आफन्त इष्टमित्रलाई सुनाउन सक्नुहुनेछ तपाईँ मनपाका गर्दा गुनगुनाउने लोकदोरी भाका पनि बजाउँछौँ तपाईँलाई मनपर्ने मनपर्ने लोकदोरी भाका बजाउँछौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँले नै रोज्नुभएका तपाईँलाई नै मन परेका लोकदोरी भाकालाई मात्रै कार्यक्रममा स्थान दिन्छौँ त्यसका लागि तपाईँ टेलिफोन सम्पर्कमा आउनुपर्ने हुन्छ त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर पनि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबारको आजको बसाइमा विवाह आज यो मङ्गलबारे बसाइमा पनि उपस्थित छौँ र तपाईँकै सम्झना सन्देश पनि लिइराखेका छौँ र तपाईँकै रोज्नुभएका तपाईँले नै मन पराउनु भएका लोकदोरी भाकालाई पनि कार्यक्रममा स्थान दिइराखेका छौँ हामी अपरान्ह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ त्यहाँबाट बिदा भएर जान्छौँ र मलाई आज प्राविधिक मित्रबाट विष्णुले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मकर तपाईँकै सम्झना सन्देश र तपाईँले नै रुचाउनु रुचाउनुभएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन जुटिराखेका छौँ र टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर प्राविधिक मित्रले पनि इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भन्नुभएको विदा भएर गइसक्नु भएको छ भन्नुभएको छ यदि तपाईँ कार्यक्रम रोजाइमा लोकभाका कि बसाइमा कुनै पनि लोकदोरी भाका रोज्न चाहनुहुन्छ र तपाईँ वनपाका गर्दा गुनगुनाउने लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ तपाईँले नै मन पराउनु भएका तपाईँले नै भएका लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र तपाईँलाई थोरै अलिकति नरमाइलो लागिरहेको छ थोरै भए पनि रमाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ तपाईँ यदि कार्यक्रममा आउन चाहनुहुन्न भने पनि कार्यक्रम सुनेर साथ दिनुहोला करिब करिब हामी यो पाँच बजेसम्म मात्र उपस्थित हुन्छौँ हामी हरेक साताको मङ्गलबार र बिहिबारको बसाइ लिएर उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहजमा र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र कुरा गरी कुराकानी गरिराख्नु भएको छ उहाँलाई म एकैछिनपछि कार्यक्रम रोजाइमा लोकभागका के बसाइमा स्वागत गर्नेछु यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो दादा नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म चान्डी भन्ज्याङबाट शीतल गुरुङ शीतलजी के छ तपाईँको नयाँ नौलो खबर एकदम ठिक छ अनि तपाईँको हाम्रो पनि सबै ठिक छ अनि शीतलजी के गर्नुहुन्छ म पढ्दै पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नि शीतलजी म अहिले क्लास टेनमा क्लास टेनमा पढ्नुहुन्छ पक्कै पनि यसपालि फलामे ढोका फर्ने तत्क्रममा हुनुहुन्छ एकदमै अनि कतिको तयारीमा हुनुहुन्छ शीतलजी तपाईँ अब अहिलेबाट नि तयारी पऱ्यो नि अब पछिको लागि भए पनि होइन अनि कार्यक्रम रोजाइमा लोकभाका के बसाइ कतिको सुन्नुहुन्छ तपाईँ सुन्ने गर्छु तर फोन गर्छु तर लाग्दैन है कति ए लोकभाका मनपर्छ कि नै एकदम मनपर्छ अनि गुनगुनाउनुहुन्छ कि नै गाउँछु तपाईँलाई मैले एउटा लोकभाका सुनाउनुहोस् भन्यो भने पक्कै पनि गुनगुनाउनुहुन्छ नहुन्छ तपाईँको एउटा लोकभाका सुन्छौँ तपाईँको मुखबाट हामी पनि शीतलजी सुरु गर्नुहोस् ट्रेन गाए पनि हुन्छ होला नि हुन्छ शीतलजी सिमसिम पानी जवानी भिजायो फेरि उनकै मायाले भिजायो चिसो चिसो हावा रुमाल फरारा जवानी भिजायो फेरि उनकै मायाले भिजायो चिसो चिसो हावा सारारा रुमाल फरारा हावा सारा रुमाल दादा तिमी हुन्छ सिरलजी एकदम मिठो लोकदोरी भाका गाउनु गाउनुभयो वनपाका गर्नुहुन्छ कि नै गर्छु वनपाका गर्दाखेरि गाउने भाका जस्तै लाग्यो मलाई त एकदमै हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन भाका रोज्नुहुन्छ शीतलजी मैले यही भनेको छु हुन्छ कार्यक्रममा आउनुभयो सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ फेस्टिभल त हजुरहरूको लागि र मलाई चिन्ने नचिन्ने सम्पूर्ण सम्पूर्णको लागि हुन्छ शीतलजी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो आउँदै गर्नुहोला कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते रेडियो अर्पण एक सय चार थुपलो पाँच मेगा हल प्रसुति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार सन्चै छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म गर्दा साथ प्रमिसा गुरुङ हो प्रमिसाजी तपाईँ के गर्नुहुन्छ हजुर बसी बसाइ हो बसी बसाउ भन्नु पर्यो हजुर अनि गर्दासतिरको नयाँ नौलो खबर के छ परमिसाजी सबै ठिक छ के छ भने सबै ठिक छ अनि रोजाइमा लोक भाकाको कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ नि परमिसाजीले लोक भाका एकदम सुन्नुहुन्छ मलाई धेरै मनपर्छ लोकगीत लोक भाका पनि गुनगुनाउनुहुन्छ त्यति सुन्न त त्यति सुन्छ राम्रोसँग गाउन आउँदैन गाउन त आउँदैन धेरै मनपर्छ पढ्न त हुन्छ कार्यक्रममा आउनु भएको छ कुन भाका रोज्न चाहनुहुन्छ आज हजुर अघि नै दाइलाई भनिसक्नु भयो यसमार्फत सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ हजुर सर्वप्रथम त हजुरहरूलाई धन्यवाद त्यसपछि हुन्छ परमेश्वरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौ नमस्कार हारी Try. अरूलाई के हुन्छ थाहा छैन तिमी र म भए प्यार हुन्छ गर्दासबाट आउनुहुने प्रमिसा गुरुङले रोज्नु भएको लुक्दोरी भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यतिसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोकभाका व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट एलिसा चण्डी भन्ज्याङबाट शीतल गुरुङ अन्तिममा फोन गर्ने साथी गर्दासबाट प्रमिसा गुरुङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने प्रतिमा निकै नै आभारी छु भन्दै यति बेलसम्म मेरा आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र विष्णुजीलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायबाट उजेल पर्छु नमस्कार दुखी हेरेको किन हो कालले हो कि सरमैले आहा लुकी लुकी हेरेको किन हो कालले हो कि सरमैले কাজ